कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने समस्त स्रष्टा साधकमा समर्पित यो रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश सामीको आजको एक सय नब्बे अंकमा शालीन अभिवादन आजको यो अंक विशेष रूपमा समर्पित छ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाका गीत र जीवनीमा त्यसभन्दा अगाडि आजको कार्यक्रमको यो विशेष अंक शुभारम्भ गर्छौं यो राष्ट्रिय भावको गीत गीतकार मविवी शाहको यो गीतबाट मविवी शाह नेपालमा प्रज्ञा प्रतिष्ठानको स्थापना गर्ने परिकल्पना गर्ने एक संरक्षक र पंचायती शासनकालका एक राजा त्यसबाहेक राजकविका रूपमा पनि उनलाई सम्बोधन गरिन्छ र भन्नेहरू त उनलाई शोषक सामन्त पनि भन्ने गर्छन् तर पनि गीति संगीत क्षेत्रमा उनले पुर्याएको योगदानलाई र देश परिवर्तनमा उनले बनाएको एउटा पहिचानलाई बिर्सन सकिँदैन म विशाहको यो गीतबाट आजको यो अङ्क शुभारम्भ गर्दछु एक अधिकार तिम्रो जति कवि मवि शाहको रचनामा यो गीतसँगै आजको एक सय नब्बे अंकमा यहाँलाई हार्दिक स्वागत छ आजको यो कार्यक्रम विशेष महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेष रहनेछ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्य समाजमा सबभन्दा पहिला कवि शिरोमणिको पदवी दिइएको थियो उनले त्यो कवि शिरोमणिको पदवी आफूभन्दा अग्रज कवि लेखनाथ पौडेललाई हस्तान्तरण गरे वा यो पदवी लेखनाथ पौडेललाई दिइनुपर्छ भनेर माग राखेपछि कवि शिरोमणि लेखनाथ पौडेल भए लक्ष्मीप्रसाद देवकोटाले त्यो पदवी स्वीकार गरेनन् उनी आफूलाई त्यसभन्दा जुनियर वा सहायक ठान्थे महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जीवनको अन्तिम कालमा भेट्ने विश्वका दुई प्रसिद्ध लेखक अक्सफोर्डको लरेट मानिने वेद मेहता र अंग्रेजी साहित्यका प्रख्यात आख्यान लेखक डम मोरे यी दुईले महाकवि देवकोटालाई उनको निधन हुनुभन्दा एक दिन अघि भेटेका थिए र उनैले लेखेका थिए त्यो पुस्तक गन अवे डम मोरीको ओल्ड बुक्सबाट प्रकाशित गन अवे दुई हजार एक्काइस सालमै प्रकाशित भएको थियो उनले महाकवि देवकोटाको आफूमाथि परेको प्रभावका बारेमा त्यस पुस्तकमा व्यापक चर्चा गरेका छनृ डाइङ पोइट शीर्षकमा लेखिएको त्यस पुस्तकमा उनले पहिलो पंक्तिमै महाकवि देवकोटाको अंग्रेजी कविता do not be too mindful of the dead keep Kashi burning L P Devkota भनेर लेखेका छन् उनले जीवनमा भेटेका एसियाका दुई महत्वपूर्ण मान्छेमा पण्डित जवाहरलाल नेहरू र महाकवि देवकोटालाई सम्झना गरेका छौ हामी उनलाई वर्षमा एक दिन हिजोको दिन लक्ष्मी पूजाका दिन सम्झना गर्छौं उनको आवाजको विशाल संग्रह अमेरिकाको एकजना महिलासँग सुरक्षित छ भनेर बेला बेलामा मोहन प्रसाद खनाल उद्धित गर्नुहुन्छ र मोहन प्रसाद खनालसँग पनि उनका देवकोटाका स्वर कविताका रेकर्डहरू र विदेशी साहित्य सम्मेलनमा दिएको भाषणको संग्रह पनि पाइन्छ त्यसबाट धेरैले धेरै किसिमको साभार संग्रहण गरेका छन् हामीले महाकवि देवकोटाको शान्त भवन अस्पतालमा अन्तिम पटक वाचन गरेको उनको कविताको एक अंश यहाँ संग्रह गरेका छौं मानवताको भाव हजारौं मैले गाए कवितामा तर ती सारा विफल भइकन फोस्रो भए प्रभु आफ्ना भूलहरू नगिनी झै बेरिरहेछन् वत्सस्थल तिनबाट म केही मोचन पाऊ भन्दै प्रभुजी गर्छु पुकार यस संयोजनका लागि प्राविधिक मित्र सन्दीप सुन्दासलाई हार्दिक धन्यवाद महाकवि देवकोटाले शान्त भवनको अस्पताल जहाँ अहिले ज्ञानोदय स्कूल स्थापित छ शान्त भवन अस्पतालमा आफ्ना मित्र हरि श्रेष्ठलाई भनेका थिए मेरा सम्पूर्ण कृतिहरू जलाए पनि मुनामदन नजलाइदिनु मुनामदनप्रति महाकवि देवकोटाको अगाध श्रद्धा वा आस्था थियो यद्यपि मुनामदन उनले नेवारी भाषामा सुनेको जीवयागु लक्षी मरूनी जीवयागु लच्छी मरूनी भन्ने लोकलयको लोकनाटकको अंशबाट प्रभावित भएर नेपालीमा लेखिएका थिए हराउन लागिसकेको झ्याउरे छन्दमा झ्याउरे लयमा लेखिएको मुनामदन उनको एउटा महान कृति मानिन्छ यसै कृति उनले आफ्ना मित्र चन्द्रबहादुर श्रेष्ठबाट नेवारीमा सुनेका थिए र नेपालीमा उनलाई केही उनले सुधार गरिकन परिमार्जित गरिकन यसलाई पर्सपिरेसनको आधारमा लेखेका हुनाले मुनामदन महाकवि देवकोटालाई अत्यन्त मनपर्ने कृति पनि मानिन्छ यद्यपि यो भनाई पनि छ लेखकहरूले आफ्नो माया गरेको कृतिलाई वा आफ्नो माया गरेको चीजलाई जलाउन वा नाश गर्न आग्रह गर्दा भनिने एउटा रोगलाई चाहिँ विशेष गरेर एड इन्फिनिटम भनेर भन्ने मनोवैज्ञानिक धारणा पनि छ फ्रान्स काफकाले पनि आफ्ना मित्र म्याक्स ब्रडलाई मेरा सम्पूर्ण कृतिहरू जलाइदिए हुन्छ भनेर भनेका थिए तर महाकवि देवकोटाका मित्र हरिश्रेष्ठले ती सबै कृतिहरू संरक्षण गरेर राखे र ती सबै कृतिहरू बचाएर राखे यद्यपि महाकवि देवकोटाका परिवार स्वजन आफन्त सबैले उनलाई त्यतिकै माया गरेका छन् आज यहाँ प्रस्तुत छ युवा पुस्ताहरूले तयार पारेको महाकवि देवकोटाको यो देशीय देशज गान जननी कोटि जनम गुरुं याखा प्रसिद्ध शास्त्रीय लेखक महापण्डित राहुल साङ्कृत्यानले काठमाडौँको एक मञ्चमा भनेका थिए भारतका तीन महाकवि बराबर पन्त प्रसाद निराला बराबर एक महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् राहुल साङ्कृत्यानको भनाईलाई नै उद्धत गर्दै धेरै भारतीय लेखकहरूले महाकवि देवकोटालाई विश्व प्रसिद्ध लेखकहरूको तुलनामा राखेका छनृ भारतका प्रसिद्ध कवि डाक्टर हरिवंश राय बच्चनले आफ्नो आत्मकथा बसेरे से दूरको पृष्ठ दुई सय आठमा लेखेका छन् नेपालमा मलाई चिन्ने कविहरूको रूपमा मलाई चिन्ने धेरै मान्छे छन् त्यसमध्ये धेरै मेरो मुखबाट मेरो कविता सुन्न इच्छुक थिए नेपालमा मेरो प्रवासकालमा कैयौं कविहरूसँग ठाउँ ठाउँमा भेट भयो तीमध्ये म सबभन्दा प्रभावित भएका कविहरूको नाम मलाई स्मरण हुन्छ ती हुन् श्री बालकृष्ण सम्म श्री देवकोटा श्री घिमिरे श्री केदारमान व्यथित र श्री भवानी भिक्षु समाजी नेपालका नाटककार र अभिनेता पनि हुन् उनी आफ्नो कैयौं नाटकको अंश अभिनय गरेर देखाउन सक्थे जुन कविबाट म सबभन्दा धेरै प्रभावित भए ती हुन् श्री देवकोटा शरीरले रिष्ट पुष्ट कदले एकदम अग्लो उनको कविताको आधुनिकता यस्तो कि पश्चिमका आधुनिक कविहरूसित पनि होड लिन्थे नेपालीमा उनको प्रयोग एकदम नयाँ स्वरमा प्रखरता आक्रोश व्यङ्ग्य राजनीतिमा पनि उनी दखल राख्थे पछि उनी कुनै विभागका मन्त्रीका रूपमा नेपाल शासनसित सम्बद्ध भए उनी पिउँथे डटेरै जस्तो नेपालमा सब उच्चवर्गीय उनको मुखमा टाँसिएको चुरोटको श्रृंखला टुटेको देख्न चाहन्थे तर उनलाई जवानीमै क्यान्सर भएका कारण जुन असाध्य सिद्ध भयो परिवारकै पारिवारिक प्रथा अनुसार उनलाई सारा आधुनिकताका बावजूद सम्भवत उनकै सहमतिमा पशुपतिनाथ मन्दिरमा राखियो जहाँ उनको असमयमा निधन भयो डाक्टर हरिवंश राय बच्चनले धेरै ठाउँमा महाकवि देवकोटालाई आफ्नो सम्झनाका पात्र बनाएका छन् सन् उन्नाइस सय पचासपछि उनी पहिलो पटक काठमाण्डु आउँदा लक्ष्मीप्रसाद देवकोटाका कविताहरू सुनेका प्रसंग पनि उनले उल्लेख गरेका छन् महाकवि लक्ष्मीप्रसाद देवकोटाका धेरै गीतहरूलाई संगीत गर्ने क्रममा नेपाली संगीत आकाशमा जनकवि केशरी धर्मराज थापाले मुना मदनका केही अंश संगीत गरेका थिए भने संगीतकार कोइली देवीले संसार रूपी दुःख स्वर्ग भोगी जस्ता गीतहरू संगीत गरेका थिए भने उनको गीती नाटक मुना मदनलाई तीनजना संगीतकार विशेष गरेर अम्बर गुरूङ चन्द्रराज शर्मा र नारायण गोपालले संगीत गरेका थिए नारायण गोपालको संगीतमा सो नाटक धेरै पटक मञ्चन पनि भयो र सफल पनि भयो नारायण गोपालकै संगीतमा नारायण गोपालका साथमा कमला श्रेष्ठले गाएको यो युगल गीतले देवकोटाको यो महान कृतिलाई सम्झाउँछ कसरी बिगारी सृष्टिको फुला रचेर त्यस्तो कसरी लतारी त्यो फुल हरे पनि मर्दछिन् भन्ने थिएन विचार पृथ्वीतिर नहेर मुना म पनि आउँछु आँखामा आँसु लिएर चिनो भेट्न आउँछु प्रेमको हिरा छुटेको ताला मलि कसरी खायो आगोले दिदी कमलको शरीर कसरी खायो निठुरी भई कमलको शरीर कसरी खायो आगोले दिदी कमलको शरीर कसरी खायो मिठुरी भए कमलको शरीर म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊ खरानी तिनको मनाइदिउन छातीमा लगाऊ हे मेरी आमा हे मेरी मुना म यहाँ बस्दिन म यहाँ अब बस्दिन आमा म यहाँ बस्दिन म यहाँ अब बस्दिन मुना म यहाँ बस्दिन दैव पर्दा चाँडै नै उठा धन्य छ तलाई नारायण गोपाल स्वयंको महाकवि लक्ष्मीप्रसाद देवकोटासँग आफ्ना पिता उस्ताद आशा गोपाल गुरूवाचार्यका कारण धेरै पटक भेट भएको थियो नारायण गोपाललाई देवकोटा नानी राम्रो गाउनु भनेर भन्थे यद्यपि महाकवि लक्ष्मीप्रसाद देवकोटा अन्य धेरै कलाकारलाई सम्बोधन गर्दा हरेकको नाम पछाडि हिरो भन्ने शब्द जोड्थे उनी गायक अभिनेता हरिप्रसाद रिमाललाई दिल्ली बजारको हिरो भनेर भन्ने गर्थे र तिनै नेपाली साहित्यका एक महान हिरोको सम्झनामा आज हामी छौं ट्वीटरमा हामीलाई मेन्सन गर्नुहुन्छ नमराज पाण्डे सुन्दैछु लक्ष्मीप्रसाद देवकोटाका रहस्यहरू कार्यक्रम अजर अमर गीत साँचीकै एक गहन पुस्तक लाग्छ त्यसै गरी सिरो भट्टराई मेन्सन गर्नुहुन्छ कार्यक्रम सुन्दैछु देवकोटा विशेष तिहारको सबैलाई शुभकामना यो कार्यक्रम मार्फत प्रशान्त राज कार्की लेख्नुहुन्छ महाकवि मनमा बास गर्छन् मस्तिष्कमा अजर अमर यादहरू ताजा भए सम्भवत सबैभन्दा पहिले पढ़ेको कृति मुना मदन नै हो पाँच रुपियाँमा खिनेको भनेर लेख्नुहुन्छ प्रशान्त राज कार्की त्यसै गरी संजोगजी ट्वीटमा मेन्सन गर्नुहुन्छ हाम्रो ट्विटर युजेवाईएएलओ उज्यालो वा एसएवाईएमआई पीआरए केस प्रकाश यी दुवै ह्याण्डलमा यहाँले मेन्सन गर्न सक्नुहुनेछ संजोग लेख्नुहुन्छ अजर अमर गीतहरू दशकौं अघिको समय जिउँदैको साथमा भनेर लेख्नुहुन्छ देशभक्त वन लेख्नुहुन्छ आफूलाई सबैभन्दा उच्च ठान्ने संसारमा महाकविले आफूलाई होइन अग्रजलाई कवि शिरोमुनि पदवी दियोस् भन्नुभयो त्यसैले त उहाँ महाकवि बन्नुभयो कलेन्द्र विष्ट लेख्नुहुन्छ प्रकाश सायमी तपाईँको टीमले गर्ने मेहनतलाई म सम्मान गर्दछु कार्यक्रम असाध्यै राम्रो ज्ञानवर्धक र मनोरञ्जनात्मक छ यहाँहरू सबैको प्रतिक्रियाको लागि धन्यवाद धना पौडेलजी लेख्नुहुन्छ आज कुनै अन्तर्क्रिया छैन सायद सबैलाई तिहार लागेको छ उहाँले ट्वीटरमा कसैलाई नदेखेर सम्भवत यो दश मिनट अगाडि व्यक्त गर्नुभएको प्रतिक्रिया हो कोइली देवीले गाउनु भएको संसार रूपी सुख स्वर्ग भित्र यसलाई सच्याएर सन्देश दिनुभएको छ कवि मुरारी सिक्तेलले उहाँलाई पनि धन्यवाद दिनेश रावत लेख्नुहुन्छ हाम्रो फेसबुकमा कि गरी खानु कि मरी जानु मर्दको इरादा नहाल प्यारी विदाको बेला आँसुको त्यो बाधा अनार दाना दाँतका लहर खोलेर हाँसन तिमी नै हाँसे म हाँस्न सक्छु इन्द्रको आसन प्यारी विदामा हाँसन हार्दिक श्रद्धांजलि महाकवि लक्ष्मीप्रसाद देवकोटामा भनेर लेख्नुहुन्छ सन्तोष सेजुवाल मुकेश शर्मा एसएन दाहाल एसएन दाहाल लेख्नुहुन्छ महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धा सुमन नेपाल सम्बत एघार सय छत्तीसको मंगलमय शुभकामना मदन तिम्सिना लेख्नुहुन्छ नयाँ वर्षको शुभकामना देवकोटा जयन्ती विशेष कार्यक्रममा मुना मदनको ईश्वर तैले रचेरस त्यसै गरी सुनको दिन एक उदाउँछ कुन मन्दिरमा गीत सुन्न पाए हुन्थ्यो भनेर उहाँले लेख्नु भएको छ अवश्य पनि यहाँले चयन गर्नुभएका गीतहरू बज्ने छन् अमरदेव श्रेष्ठ लेख्नुहुन्छ महाकवि देवकोटामा हार्दिक श्रद्धा सुमन एक सय नब्बे कार्यक्रम विशेष सुन्दैछु ईश्वर तैँले रचेर फेरि भन्ने गीत बज्ला कि भनेर उहाँले सोध्नु भएको रहेछ कार्यक्रम प्रसार अघि नै यो गीत अवश्य पनि बजिसकेको छ दक्षिण कोरिया हाल फेङटेकबाट अमरदीप श्रेष्ठ कुमारजङ कार्कीले आजको यो दिव्य प्रज्वलन दिवस लक्ष्मी पूजा जुनी दिव्य महापुरूषको जन्म दिवस पनि हो जसले देश देशावरमा नेपाली साहित्यलाई भरमगदुरले प्रज्वलित गरे उहाँलाई हार्दिक नमनका साथै श्रद्धासुमन अर्पित गरौं छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन त्यसै गरी सबै सुख भनी खोज्छन् सुख त्यो कहाँ छ आफू मिटाई अरूलाई दिनु जहाँ छ न भक्ति ज्ञान भो न भो विवेक आखिर श्रीकृष्ण रहेछ एक के नेपाल सानो छ महानायक समावेशी स्वच्छतावादी मानवतावादी महाकविमा दिलको गहिराईबाटै फेरि पनि श्रद्धासुमन साथै तिहार नेपाल नयाँ वर्ष अनि छठ पर्वको अजर टीम लगायत सबैमा हार्दिक मंगलमय शुभकामना मुना मदनबाट कालजय गीतहरू आज अवश्य सुन्न पाइनेछ जय राष्ट्रिय स्वाभिमान सबैको जय होस् भनेर उहाँ लेख्नु भएको छ महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा विशेष गरेर चर्चा गर्नुपर्ने र सम्झना गर्नुपर्ने प्रमुख पक्षमा दुईवटा हुन आउँछन् महाकवि देवकोटाका रचनाहरू धेरै कम संगीत भएका छन् तर नेपाल भन्दा बढ़ी नेपाल बाहिर दार्जीलिङबाट उनका गीतहरू पहिलो पटक संगीत भएका हुन् र उनलाई पहिलो पटक दार्जीलिङबाटै उनको गीती नाटक कुञ्जिनी त्यसै गरी मेहेन्दु वा मुनामदनहरू संगीतबद्ध भएपछि धर्मराज थापाले पनि यहाँबाट उनका गीतहरूलाई संगीत गर्न थाले र यहाँबाट कोकिल गुरूङको निर्देशनमा पहिलो पटक मुनामदन पनि मञ्चन भयो र कोकिल गुरूङको निर्देशनमा मञ्चन भएको मुनामदन पोखरामा गएर प्रदर्शन भएपछि असफल भए पश्चात कलाकारहरू बन्दकी परे र त्यस्तो अवस्थामा कैयौं कलाकारको जीवनमा मुनामदन मञ्चनको एउटा दुःखद इतिहास पनि छ र त्यही मुनामदन पछि सांस्कृतिक संस्थानको आयोजनामा त्यहीका कलाकारहरू विशेष गरेर सुभद्रा अधिकारी रवि शाह प्रधान प्रधानहरूले मञ्चन गरेपछि त्यो नाटक पुनः सफल भयो यो तीस दशकको अन्त्य र चालिसको पूर्वार्धको कुरा थियो र मुनामदन मदन पुनः एकपटक देवकोटाको निधनपछि चर्चामा आएको गीती नाटक मानिन्छ भने सांस्कृतिक संस्थानमै हरिहर शर्मा महाप्रबन्धक हुँदा नेपाल कलाभूषण चन्द्रराज शर्माको संगीत निर्देशनमा कुञ्जिनीको पनि मञ्चन भएको थियो आज हामी कुञ्जिनीका गीतलाई पनि प्रस्तुत गर्ने कोशिश गर्नेछौ सन्दीपजीले त्यसलाई पनि संयोजन गर्नुभएको छ तर यसबीचमा लक्ष्मीप्रसाद देवगोडाको शब्द अम्बर गुरूङको संगीतमा फतेमान राज भण्डारीको स्वर दुर्बा हुन्छु रात भन्छु धर्तरी यो दाना मुर्दा हुन्छु रात भन्छु धर्तरी यो दाना कीर्तना र गोदोमाको खोली खोली पना कृष्ण र गोदोमाको खोली खोली कृष्ण र गोदोमाको खोली खोली महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाल शासनसँग पनि सम्बद्ध भए उनी कुंवर इन्द्रजित सिंहको प्रधानमन्त्रीत्व कालमा मन्त्री पनि भए उनी त्यति बेला शिक्षा स्वायत्त शासन मन्त्री भएका थिए उनी त्यति बेलाका मन्त्रीमण्डलमा एघारौंमा थिए दुई हजार चौध साल श्रावण एक्काइस गते को नेपाल गजेटबाट उनी दुई हजार चौध साल श्रावण एघार गतेका दिन गठन भएको मन्त्रीमण्डलमा कुंवर इन्द्रजीत सिंह प्रधानमन्त्री पुरेन्द्र विक्रम शाह रक्षा मन्त्री परशुराम भक्तमाथेमा उद्योग वाणिज्य मन्त्री सीवी सिंह अर्थ मालपोत मन्त्री डम्बर बहादुर सिंह कानून तथा संसदीय प्रबन्ध मन्त्री रामधीन महतो वनमन्त्री जीवराज शर्मा योजना विकास मन्त्री कुलबहादुर लिम्बू स्वास्थ्य मन्त्री भूपाल मानसिंह कार्की खाद्य कृषि मन्त्री पद्म नरसिंह राणा पब्लिक वर्कर्स तथा संचार मन्त्री र एघारौंमा थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा स्वायत्त शासन मन्त्री यो मन्त्रीमण्डल दुई हजार पन्ध्र साल जेठ एक गते भंग भएको थियो यसपछि देवकोटाले जीवनमा कहिले राजनीतिमा रूचि लिएनन् यद्यपि उनले पशुपतिको आर्यघाटमा अन्तिम पटक उनलाई भेट्न आएका दुई विदेशी लेखक डम मोरे र वेद मेहतालाई उनले रुँदै रुँदै भनेका थिए मलाई कम्युनिष्ट भने रूस गए भनेर म नेपालका लेखकहरूमध्ये सबभन्दा अभागी लेखक हुँ मलाई मेरो लागि तपाईँहरू बाटोमा प्रार्थना गर्नुहोस् म छिटो विदा पाऊ आर्यघाटमा उनले यी भनेका पंक्ति कानमा सुन्दै यी दुई महान लेखक वेद मेहता र डम मोरे यहाँबाट कलकत्ता उडेका थिए र उनीहरू कलकत्ता नपुग्दै भोलिपल्ट महाकवि देवकोटाले देह त्याग गरे यो नेपाली साहित्य इतिहासमा यति विघ्न पीड़ादायक क्षण विश्व साहित्यका निम्ति पनि भएन होला आजको यो कार्यक्रममा देवकोटा चर्चा जारी नै रहनेछ अब प्रस्तुत छ महाकवि देवकोटाको रचनामा अरूणा लामाको स्वरमा यो गीत ट्विटरमा रिमाल श्याम मेन्सन गर्नुहुन्छ देवकोटाको महिमा गाइएको धेरै सुनियो तर उनका सबै कृतिमाथि सविस्तार व्याख्या भएको एकै कृति पढ्न पाइएन भनेर लेख्नु भएको छ भने अर्पण राज खरेल लेख्नुहुन्छ महाकवि देवकोटा विशेष अजर अमर गीत सुन्दै त्यसै गरी राजनमणि पौड्याल लेख्नुहुन्छ अजर अमरको नशा त झनझन बढ़िरहेको छ नमन प्रकाश दाजु भनेर लेख्नु भएको छ सिनिचीले पनि यहाँ मेन्सन गर्नुभएको छ धना पौडेल लेख्नुहुन्छ हृदयव पर्दा चाँडै नै उठा धन्य छ तलाई लक्ष्मी प्रसादको बारे बोल्नु सूर्यलाई बत्ती देखाउनु जस्तै हो भनेर उहाँ लेख्नुहुन्छ त्यसै गरी फेसबुकमा हामीलाई लेख्नुहुन्छ इन्द्र भट्टराई प्रकाश दाई हजुरलाई सुन्दैछु महाकवि विशेष कार्यक्रम निकै सार्थक अनि विशेष लाग्दैछ दाई महाकविसँग किन मुना मदन मात्रै जोडिन्छ मुनामदनले अरू कृतिलाई ओझेल पारेको हो कि अनि दाई हिजो आज किन उस्ताद भन्ने सुनिन्न भनेर लेख्नु भएको छ अञ्जना पौडेल लेख्नुहुन्छ मुनामदन र सुलोचना मेरो हातमा छन् दाजु सुन्दै पनि छु प्रोग्राम महाकविप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछु डम मोरेले विश्वका धेरै साहित्यकारहरूलाई भेटेको प्रसंगमा उनले मैले भेटेका दुई महत्वपूर्ण व्यक्तिमध्ये नेहरू र देवकोटा अब यो दुनियाँमा छैनन् भनेर लेखेपछि आफ्नो यो सम्झनामा लेखेका छन् उनले महाकवि देवकोटालाई भेट्न गएको अन्तिम दिनको सम्झना देवकोटा भन्छन् I am burning this is like hell fire nothing man has not invented a torture that can equal cancer cancer जतिको पीड़ाबाट भोग्दै गरेका देवकोटाले ती दुईलाई जाने बेलामा यति मात्र भने तपाईहरू जानुहुन्छ मेरो लागि केही प्रार्थना त गरिदिनुहोस् यो एक सय पचहत्तर पाउन्डको भारी बोकेर म बसेको छु अब म बिस्तारै बिस्तारै घट्दै पनि छु गल्दै पनि छु मेरो लागि केही प्रार्थना गर्नुहोस् म छिटो जान सकू र अन्त्यमा देवकोटाले भने they call me a communist because I went to Russia I was only poet pray for me pray for Devkota that he may die मलाई तिनीहरूले कम्युनिस्ट भने रूस गए भनेर म त मात्र एउटा कवि हुँ मेरो लागि प्रार्थना गर्नुहोस् देवकोटाको लागि कमसे कम म छिटो मर्न सकु म यो नर्कै पनि झेल्न सक्छु तर यो अपमान सहन सक्दिन उनको यो अन्तिम वाक्य सुन्दै डम मोरे र उनका मित्र वेद मेहता यहाँबाट विदा भए र उनीहरूले पछि कलकत्ता गएपछि थाहा पाए देवकोटा अब रहेनन् डाइङ पोइट शीर्षकमा लेखिएको यो विश्व प्रसिद्ध निबन्धबाट म चर्चा गर्दै थिए महाकवि देवकोटालाई महाकवि देवकोटालाई देवकोटाका बारेमा निबन्ध पनि लेखेका छन् स्वर सम्राट नारायण गोपालले देवकोटा बाँचेका भए भन्ने शीर्षकमा यो निबन्ध गोर्खापत्रमा प्रकाशित भएर पछि गोर्खापत्र संस्थानबाटै प्रकाशित एक सय एक निबन्धमा यो पनि परेको छ नारायण गोपालको र नारायण गोपालले त्यस निबन्धमा कसरी उनले देवकोटाका गीतहरू संगीत गरे वा गाए भन्ने प्रसंग पनि उल्लेख गरेका छन् यहाँ प्रस्तुत छ गोपाल योजनको संगीतमा नारायण गोपालको स्वरमा र यो मिठो वाद्य वादनको संयोजनमा देवकोटाको यो गीत सागर भरी छाती चिरी पहाडबाट आए तिना तारे सारङ्गीले छिनभर गीत गाए राजै छिनभर गीत गाए तेरी तेरीलाई मैले छन्द पाए कानबाट हृदयमा आज गुडालाई राजै आज गुडालाई सागर भरे छाती चिरी हो कोमा म टुना गाउँछु आजको म बाला पछिको म खबर दिन्छु खबर दो ज्वाला सबसित रहने जो मिठो राई राई ताराभित्र सुत्नेलाई बिउझाइ गाई गाई राजै बिउझाइ गाई गाई सागर भरि छाती चिरी हो महाकवि देवकोटाको यो गीतमा जसराज राईले बजाएको एक तारे जीवन पर्यन्त याद रहने एउटा वाद्य संयोजन हो यस गीतसँगै आजको कार्यक्रममा चर्चा भएका धेरै गीतमध्ये हामीले रामेश श्रेष्ठ त्यसै गरी संगीत प्रवीण नरराज ढकाल रविन शर्माका गीतहरू बजाउन पाएनौ त्यसै गरी विशेष गरेर देवकोटाका गीतहरूलाई जनसमाजमा स्थापित गर्ने प्रमुख कलाकारका रूपमा चिनिने अर्का संगीतकार कर्मयोजनका गीत पनि हामीले बजाउन पाएनौं घनश्याम शर्मा पौड्याल लेख्नुहुन्छ प्रकाशदाई आजको महाकविको विशेष श्रृंखला सुन्दैछु देवकोटाप्रति हार्दिक श्रद्धा सुमन समालोचक एवं उपन्यासकार महेश पौड्याल ट्वीटरमा मेन्शन गर्नुहुन्छ देवकोटालाई देवत्वकरण गरेर नेपाली समालोचनाले उनलाई मान्छेबाट टाढा पुर्यायो त्यसैले सठिक आलोचना खासै आएनन् उनका बारेमा भनेर लेख्नु भएको छ भने सन्तोष शर्माले कार्यक्रममा प्रयोग भएका शब्द जतिकै बोजिलो छ दाजुको शैली भनेर लेख्नु भएको छ त्यसै गरी हामीलाई फेसबुकमा हामीलाई धेरै मित्रहरूले देवकोटाका बारेमा मेन्सन उद्धित गर्नुभएको छ देवकोटाका रचनाहरू धेरै कम कलाकारले गाएका छन् वा गाउने सन्दर्भ पनि कम जुटाएका छन् यसका प्रमुख कारण हुनुपर्छ देवकोटाका रचनाहरूप्रति न्याय गर्न नसक्नु चिन्ता वा देवकोटाका रचनाहरूलाई नेपाली कलाकर्मीहरूले वा संगीतकर्मीहरूले नबुझेको पनि हुन सक्छ वा देवकोटालाई पठन योग्य बनाउन नसक्नु पनि एउटा कारण हुन सक्ला तर देवकोटाको संगीतलाई गीतलाई विशेष गरेर देवकोटेली शैलीमा संगीत गर्ने संगीत प्रवीण नराज ढकाललाई सम्झना गर्नुपर्छ नराज ढकाल देवकोटाले साह्रै मन पराएका कलाकार पनि हुन् र संगीत प्रवीण पनि हुन् नेपाली संगीत समाजका र देवकोटाकी भान्जी देवकोटाले नै मन पराएर देवकोटाकी भान्जीलाई उनले नराज ढकालसँग विवाह गराइदिए नराज ढकालको संगीत र स्वरमा देवकोटाको योजनाको सानो अंश Da da da. जयती जननी नेपाल यो नरराज ढकालको स्वरको यो गीतलाई आज परिचयकरणको लागि मात्र राख्दैछु देशभक्त वान लेख्नुहुन्छ आज फेरि समयले नेटो काटेछ धन्यवाद दाजु महाकविको अजर अमर प्रसंगहरूको निम्ति अर्को दिन अझै अजर अमर जानकारीको अपेक्षा सहित भनेर धना पौडेल ट्विटरमा मेन्सन गर्नुहुन्छ आजको विशेष कार्यक्रमको लागि धन्यवाद प्रकाशजी भनेर हाम्रो फेसबुकमा दुई मित्रले चयन गर्नुभएको छ रोबिन शर्माको स्वरमा यो गीत एसएन दाहाल र कुमार जङ कार्कीले यही गीतसँग सन्दीप र म विदा हुन्छु मन्दिरमा जाने हो पूजा करने साथ कसो कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज